अहिले साँझको पाँच बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ट जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट यस अर्पण बुलेटिनको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुपबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय टेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नेकपा एमालेको स्थायी कमिटिको बैठक सम्पन्न महाधिवेशन स्थल बाहिर भएको घटनाका दोषीलाई कारवाही गर्ने निर्णय अस्ट्रेलिया सरकारद्वारा नेपाल भारत र बंगलादेशमा सञ्चालन हुने गरी कृषि अनुसन्धान कार्यक्रम शुरू नेपाल विद्युत प्राधिकरणद्वारा भोलिदेखि लोड सेडिङ घटाउने लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सम्बन्धी एक दिने गोष्ठी रत्नगरमा सम्पन्न बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा एउटा पाटेबाघ मृत अवस्थामा फेला प्यालेस्टाइनसँग बढ्दो विवादका बीच इजरायलद्वारा गाँसापट्टी क्षेत्रमा अतिरिक्त सुरक्षा बल परिचालन आफ्नो सुरक्षाका लागि कदम चालेको दावी र विश्वकप फुटबलको क्वार्टर फाइनलका क्वार्टर फाइनल चरणका खेलहरू आजदेखि शुरू हुँदै जर्मनी र फ्रान्स तथा ब्राजिल र कोलम्बिया भिड्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता रयालसँगै सुजिता हमालको समाचार विस्तारमा नेकपा एमालेको स्थायी कमिटिको बैठक सकिएको छ बैठकले हिजो महाधिवेशन स्थल बाहिर भएको घटनाका बारेमा छलफल गरेको र दोषीलाई कार्यवाही गर्ने निर्णय गरेको छ साथै बैठकले परिषदले नौ महाधिवेशनका लागि मनोनित गर्ने एक सय एघार जनाको सहमतिमा टुङ्गो लगाउने निर्णय गरेको सचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ काठमाडौँको ब्रिकुटी मण्डपमा जारी नौ महाधिवेशनका लागि सहमतिमा प्रतिनिधि मनोनित गर्ने निर्णयसँगै केही बेरमा बन्द सत्र शुरू हुने बुझिएको छ बन्द सत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक तथा विधान संशोधन प्रतिवेदन पेश गर्नुहुनेछ सबै प्रतिवेदन पारित भएपछि नेतृत्व चयन प्रक्रिया शुरू हुने एमाले जनाएको छ पच्चीस गतेसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ महाधिवेशनले पार्टी नेतृत्वमा वरिष्ठ नेता माधव कुमार नेपाल वा संसदीय दलका नेता केपी शर्मा ओली मध्ये एकको प्यानल विजयी हुनेछ महाधिवेशनमा तेइस सय पच्चीस प्रतिनिधि सहभागी रहेका छन् महाधिवेशन सञ्चालन गर्न मुख्य जिम्मेवारी रहने तेह्र सदस्यीय अध्यक्ष मण्डल पनि बनाइएको छ जारी नौ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा प्रतिनिधिहरूले जोड़ दिएका छनृ एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले एमालेको महाधिवेशनले नयाँ शक्ति निर्माणमा योगदान दिनुपर्ने बताउनु भएको छ नयाँ राजनैतिक शक्ति निर्माणको अभियानमा जुटेका भट्टराईले एमालेको महाधिवेशनबाट पनि सहयोगको अपेक्षा राख्नु भएको हो एमालेलाई महाधिवेशन सफलताको शुभकामना दिने क्रममा भट्टराईले सामाजिक सञ्जाल फेसबुक र ट्विटर मार्फत नेतृत्वको भागवन्तामा भन्दा नयाँ शक्ति निर्माणमा योगदान दिन आग्रह गर्नु भएको छ एमाले महाधिवेशन पद वार्तालापको भागभन्सामा भन्दा गहन वैचारिक राजनैतिक मुद्दामा केन्द्रित रहेर देशको नयाँ ऐतिहासिक आवश्यकता पूरा गर्न सक्ने नयाँ शक्ति निर्माणमा योगदान गर्न सकोस भट्टराईले भन्नुभएको छ विक्रम सुमत उन्नाइस सय सन्तानब्बे सालदेखिको र निरंकुशता विरोधी राजनैतिक आन्दोलनले अहिले दुई हजार एकहत्तरसम्म आइपुग्दा पुँजीवादी लोकतान्त्रिक क्रान्तिको एउटा चरण मूल रूपमा पूरा गरेको उहाँले बताउनु भएको छ एक्काइसौं शताब्दीको नयाँ समाजवादी क्रान्ति गर्न सक्ने सक्ने नयाँ शक्तिको निर्माणमा सबै पार्टीभित्रका सृजनशील र इमान्दार व्यक्तिहरूले विशेष ध्यान दियो भट्टराईले भन्नुभएको छ सरकारले लोक कल्याणकारी विज्ञापनमा देखिएको बेरुजु मिनाहा गर्ने भएको छ संचार माध्यमलाई प्रदान गर्ने लोक कल्याणकारी विज्ञापनमा विगत केही वर्ष यता करकत्ता नगरी वितरण गरिँदै आएको र आर्थिक वर्षको अन्त्यमा त्यसको करकत्ता गर्न सम्भव नभएकाले त्यसमा देखिने बेरुजु मिनाहा गर्ने निर्णय गरेको छ आज बसेको मन्त्री परिषदको बैठकले दिगो शहरी विकासका लागि संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रमबाट चौरानब्बे करोड़को अनुदान लिने र खानेपानीका लागि विश्व ब्याङ्कबाट छ अर्ब सहायता लिने पनि निर्णय गरेको प्रवक्ता एवं सूचना तथा संचार मन्त्री डाक्टर रिजालले बताउनु भएको छ यसैबीच सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट अढ़ाई अर्ब लिन वार्ता टोली गठन गर्ने पनि निर्णय गरेको छ नियमित सामान्य प्रकृतिका विदेश भ्रमण सरूवा बढुवा सम्बन्धी निर्णय पनि आजको बैठकले गरेको प्रवक्ता डाक्टर मिनेन्द्र रिजालले बताउनु भयो बैठकले इराकमा फँसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बिहोर्ने निर्णय गरेको छ त्यसका लागि परराष्ट्र मन्त्रालयका सह महासचिव अर्जुन प्रसाद मैनालीको नेतृत्वमा एक टोली इराक पठाइसकेको प्रवक्ता डाक्टर रिजालले बताउनु भएको छ प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका जानुभएकाले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका उप प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा मन्त्री परिषदको बैठक बसेको हो राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र बहादुर चन्दले पक्षले निर्वाचन आयोगमा आधिकारिकता दावी गरेको छ चन्दको नेतृत्वमा जुलुसहित निर्वाचन आयोग पुगेको चन्द पक्षले महाधिवेशनमा सक्रिय प्रणाली अनुसार जाने सहमति भएको भन्दै अहिले आधिकारिक अध्यक्ष लोकेन्द्र बहादुर चन्दले भएको दावी गरेको हो पूर्व अध्यक्ष श्री बहादुर थापाले महाधिवेशनको निर्णय विपरीत पशुपति शमशेर राणालाई अध्यक्ष पद हस्तान्तरण गरेको भन्दै त्यसको विरोधमा चन्द पक्ष निर्वाचन गएको हो एक वर्ष अघि भएको महाधिवेशनले अध्यक्ष आलो पालो गर्ने र थापापछि सधैँ अध्यक्ष बनाउने घोषणा गरेको थियो भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले जनमत संग्रह बिना नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको प्रति असन्तुष्टि जनाउनु भएको छ काठमाडौँमा रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नेता जोलीले अधिकांश जनता हिन्दू भएको मुलुकलाई वैधानिक जनमत बिना धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दा आफूहरूलाई मनमा चिन्ता परेको बताउनु भएको छ तर नेपालका नेताको निर्णयप्रति आफूहरूको कुनै हस्तक्षेप नरहने पनि उहाँले प्रश्न पार्नुभयो जोलीले अबको केही महिनाभित्रै नेपालमा संविधान जारी हुने भएकाले अधिकांश नेपालीहरूको धर्मको भावना संविधानमा समेट्न पनि सुझाव दिनुभएको छ नेपालसँग जस्तो राम्रो र निकट सम्बन्ध विश्वका कुनै पनि देशसँग नभएको दावी गर्दै नेता जोलीले नेपाललाई दिने सहयोग थप बढाउन नयाँ सरकारले गृह कार्य गरिरहेको पनि जानकारी दिनुभएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन निकै इच्छुक रहेको जानकारी दिँदै मिति भने चाँडै नै तय हुने स्पष्ट पार्नुभयो एमालेको नौ महाधिवेशनमा शुभकामना दिन हिजो काठमाडौँ आउनुभएका जेली आजै स्वदेश फर्कनु भएको छ जोलीले हिजो नै राष्ट्रपति डाक्टर रामवरण यादवसँग पनि भेटवार्ता गर्नुभएको थियो अस्ट्रेलिया सरकारले नेपाल भारत र बंगलादेशमा सञ्चालन हुने गरी कृषि अनुसन्धान कार्यक्रम शुरू गरेको छ नेपालका लागि अस्ट्रेलियन राजदूत गेन ह्वाइटले अस्ट्रेलिया सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने पाँच वर्ष क्षेत्रीय कृषि अनुसन्धान कार्यक्रमको आज काठमाडौँमा उद्घाटन गर्नुभयो कार्यक्रमका लागि अस्ट्रेलिया सरकारले चौवालिस करोड़ नब्बे लाख रूपियाँ लगानी गर्ने अस्ट्रेलियन दूतावासले जनाएको छ अन्तर्राष्ट्रिय गृह तथा मकी सुधार केन्द्रले उत्तर पश्चिमी बंगलादेशका दुई जिल्ला नेपालको पूर्वी तराईका दुई जिल्ला र भारतको बिहार र पश्चिम बंगालका दुई दुई जिल्लामा कार्यक्रम सञ्चालन गर्नेछ यो कार्यक्रमले तीन देशका खेती योग्य क्षेत्रका साना किसानको उत्पादकत्व मुनाफा र स्थायित्वमा सुधार गरेर गरिबी कम गर्ने लक्ष्य राखेको छ यस्तै नेपाल भारत र बंगलादेशको समथर मैदानको क्षमता वृद्धि गरी दक्षिण एसियाकी अन्न भण्डारको रूपमा विकास गर्ने र तीन देशका झण्डै सात हजार किसानलाई नयाँ प्रविधिको प्रयोग गरी फाइदा लिन सहयोग पुर्याउने लक्ष्य राखिएको अस्ट्रेलियन दूतावासले सुनाएको छ Australian centre for international agriculture रिसर्चले अस्ट्रेलिया नेपाल बंगलादेश र भारतसँग मिलेर कार्यक्रमको व्यवस्थापन गर्नेछ नेपाल भारत र बंगलादेशका कृषि अनुसन्धान परिषद गैर सरकारी संस्था र निजी क्षेत्रले यो कार्यक्रम लागू गर्ने अस्ट्रेलियन दूतावासले सुनाएको छ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ मध्यवर्ती क्षेत्रमा पर्ने शिवपुर छ शिवपुर फाँटमा पर्ने कालीगौडी बाघ नजिक बाँध नजिक वयस्क भाले पाटे बाघ मृत अवस्थामा फेला परेको हो केही दिन अघिदेखि बिरामी भएको दस वर्षको पाटे बाघ मृत अवस्थामा फेला परेको निकुञ्जका निमित्त संरक्षण प्रमुख अशोक भण्डारीले बताउनु भएको छ बाघको शरीर र घाँटीमा नङराले कोतारिएको पाइएको पनि उहाँले बताउनु भयो दुई वयस्क भाले बाघ बीच लडाई हुँदा घाइते भएर बस्तीतिर आएपछि केही दिन अगाडि मरेको हुन सक्ने अधिकृत भण्डारीले अनुमान गर्नु भएको छ चितवन राष्ट्रिय निकुञ्जमा आतंक मचाएको एउटा पाटे बाघमा रेडियो कलर जडान गरी बर्दिया निकुञ्जमा छाडिएको थियो त्यो बाघ पनि गत माघ महिनादेखि सम्पर्कमा नभएको उहाँले बताउनु भएको छ सिराहा नगरपालिका एकमा सिमेन्ट र छड बोकेको ट्राक्टर पल्टिँदा पुरिएर एक महिलाको ज्यान गएको छ सिराहाबाट पूर्वतर्फ साँदै गएको स एक छ दुई एक तीन सात नम्बरको ट्राक्टर पल्टिँदा अन्दाजित चालिस वर्षकी महिलाको पुरिएर ज्यान गएको हो पानीले भिजेको सड़क भाँसिएर ट्राक्टर खेतमा पल्टिँदा पुरिएकी महिलाको शनाखत भएको छैन राति अबेर दुर्घटना भएको र आज बिहान प्रहरीले पुगेर ट्रली उठाउँदा त्यसभित्र महिलाको शव भेटिएको प्रहरी इन्सपेक्टर ज्ञानकुमार सिंहले जानकारी दिनुभयो उहाँका अनुसार महिलाको शव जिल्ला अस्पताल सिराहामा राखिएको छ ट्राक्टरका चालक भने फरार रहेका छनृ डेंगू रोग गराउने लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सम्बन्धी एक दिने तयारी गोष्ठी आज रत्नगरमा सम्पन्न भएको छ खोज र नष्ट गर अभियानको पूर्व सन्ध्यामा अभियान कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वयंसेविकाहरूका लागि गोष्ठी आयोजना गरिएको हो जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले यही असार चौबिस गतेदेखि रत्नगर र भरतपुर नगरपालिकामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान शुरू गर्दैछ विगत तीन चार वर्ष अघि महामारीको रूपमा देखिएको डेंगू रोग यो वर्ष पनि महामारीको रूपमा देखिन सक्ने भएका संस्थाले खोजेर नष्ट गर भन्ने अभियान शुरू गर्न लागेको जनस्वास्थ्य कार्यालयका भेक्ट कन्ट्रोल निरीक्षक राम केसीले बताउनु भएको छ सो अवसरमा भेक्ट कन्ट्रोल निरीक्षक केसीले रत्नगरमा सोह्र जनामा डेंगू रोग देखिएको पनि जानकारी दिनुभएको छ भरतपुर नगरपालिका भन्दा रत्नगरमा डेंगू रोगी कम देखिए पनि समयमै सचेत रहनुपर्ने उहाँले बताउनु भयो गत साउनदेखि अहिलेसम्म दुई हजार एकतीस जनामा रगत परीक्षण गरिएकोमा रत्नगरमा सोह्र र भरतपुरमा एक सय उनासाठी जनामा डेंगू देखिएको छ चितवन बाहेक नवलपरा खोराची रूपन्देही जिल्लामा समेत रगत परीक्षण गर्दा तीन सय सन्ताउन्न जनामा डेंगू देखिएको निरीक्षक केसीले बताउनु भयो बिहान बेलुकी पूरा शरीर ढाक्ने कपड़ा लगाउनु पर्ने घर वरपर पानी जम्न नदिने झुलको प्रयोग गर्ने गरेमा डेंगू रोगबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन् भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीसँगै अतिक्रमण बढ्दै गएपछि स्थित सुस्तावास्य भूमि संरक्षणको गुहार माग्दै विरोध प्रदर्शनमा उत्रने भएका छन् भूमि संरक्षणको माग गर्दै एसएसबीको ज्यादती विरूद्ध उनीहरूले आज सदरमुकाम परासीमा विरोध प्रदर्शन सहित जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र पठाउने तयारी गरेका छन् संचारको सहज पहुँचबाट समेत वंचित रहेका सुस्तावासीहरूलाई पछिल्लो पटक हिजो साँझ कुटपिट गर्दै खेती लगाएको स्थानलाई समेत अतिक्रमण गर्न थालेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरूङले गैराती नै प्रासीका पत्रकारलाई जानकारी गराएका थिए प्रदर्शनमा उत्रन एक सय भन्दा बढ़ी सुस्तावासीहरू आज सदरमुकाममा गएका छन् भूमि संरक्षणका लागि अन्तर्राष्ट्रिय स्थललाई समेत गुहार्ने भन्दै त्यसका लागि संचारकर्मीहरूलाई सहयोग गर्न आग्रह गरेका छनृ नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लोड सेडिङ खटाउने जनाएको छ प्राधिकरणले जारी गरेको सूचना भोलिदेखि लागू हुने जनाएको छ यो नयाँ तालिका अनुसार भोलि भोलिदेखि हप्तामा चार दिन सात घण्टा दुई दिन साढे छ घण्टा र एक दिन छ घण्टा बिजुली कटौती हुनेछ अहिले सातामा साढे पचपन्न घण्टा लोड सेडिङ हुँदै आएको छ अब सड़चालिस घण्टा मात्रै बत्ती जाने भएको छ नदीमा जलस्तर बढ़ेर विद्युत गृहहरूले क्षमता अनुसार उत्पादन गर्न थालेपछि प्राधिकरणले लोड सेडिङ घटाएको जनाएको छ वर्षायाममा पनि माग अनुसार आपूर्ति हुन नसक्दा लोड सेडिङ भने सधैँ कायम रहने प्राधिकरणले जनाएको छ लामो समय निष्क्रिय भएको मनसुन देशभर सक्रिय भएको छ बिहिबारदेखि मनसुन सक्रिय भएको मौसम मौसमविद सुभाष रिमालले जानकारी दिनुभयो पश्चिमी क्षेत्रमा समेत मनसुनको प्रभाव देखिएको उहाँले बताउनुभयो दस दिन ढिलो गरी दुई हप्ता पहिले पूर्वबाट प्रवेश गरेको मनसुन पश्चिमी क्षेत्रमा पुगेको थिएन पश्चिमी वायुको प्रभाव नहटेकाले पश्चिमी क्षेत्रमा मनसुन प्रवेशमा ढिलाइ भएको हो अहिले पश्चिमी वायुको प्रभाव कम भएकाले देशैभर मनसुन सक्रिय भएको रिमालले जानकारी दिनुभयो भन्नुभयो उहाँका अनुसार अब केही दिन देशभरि भारी वर्षा हुनेछ भारतको पश्चिम बंगाल र झारखण्ड क्षेत्रमा न्यून चापीय क्षेत्र विकास भएकाले नेपालमा पानी पार्न यसले मद्दत पुर्याउने रिमालले बताउनुभयो आज मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ केही हप्ता यता नेपालका बजारमा प्याजको भाउ झण्डै दोब्बरले बढेको छ झण्डै दुई हप्ता अगाडि प्याजको थोक भाउ छब्बीसदेखि अठाइस रूपियाँ किलो रहेकोमा आज भाउ बढेर बयालिसदेखि पैंतालिस रूपियाँ किलो पुगेको विक्रेताले बताएका छन् भारतले आन्तरिक बजारमा मूल्य सन्तुलन राख्ने उद्देश्यले न्यूनतम निर्यात मूल्य बढ़ाएपछि नेपालमा आउने प्याजको भाउ पनि बढ्दै गएको छ भारतले बुधबारदेखि लागू हुने गरी प्याजको न्यूनतम निर्यात मूल्य पाँच डलर प्रति टन निर्धारण गरेको थियो मागसँगै भाव बढ्दै जाँदा दुई हप्ताको अवधिमा न्यूनतम निर्यात मूल्यमा दुई सय डलर वृद्धि गरिएको छ वर्षाका बेला नेपाली बजार प्याजका लागि पूर्ण रूपमा भारतमा निर्भर रहने भएकाले पनि नेपालमा प्याजको भाव उच्च हुने गरेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो नेकपा एमाले महाधिवेशनमा प्रविधिको प्रयोग गरेकोमा तपाईँलाई कस्तो लाग्यो ए अति राम्रो छ बी प्रविधिको समानामा यो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 इराकमा आइएसआइएसले कब्जा गरेको स्थानबाट भागेका इराकी शरणार्थीले तिनका विरोधी गैर सुन्नीहरूलाई योजनाबद्ध रूपमा निशाना बनाएको बताइएको छ मोसुल शहरमा रहेका एकजना पूर्व प्रान्तीय नेताले सरकारी निकाय र सुरक्षा फौजमा कार्यरत मानिसलाई समर्थन गर्न वा सम्भावित मृत्युदण्डको लागि तयार रहन भनेका छन् विद्रोहीहरूले आफू नियन्त्रित क्षेत्रमा सरकारी अधिकारी र सैनिकहरूलाई इस्लामिक राज्यप्रति आस्थाको कसम खान वा मृत्युदण्डको सामना गर्न चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरे रहेका छन् त्यस क्षेत्रमा विस्तार विस्थापनमा वा आक्रमणमा पर्नेमा सिया इसाई र आदिवासी कुर्दहरू रहेका छन् मानव अधिकारवादी संघ संस्थाहरूले आइएसआइएसले मोसुलको विभिन्न क्षेत्रमा रहेका गैर सुन्नी समुदायका सदस्यलाई निशाना बनाएको बताएका छन् यसैबीच एक महिनाभन्दा लामो समयदेखि आईएसआईएसले बन्धक बनाएका टर्कीका ट्रक चालकहरू मुक्त भएका छन् आईएसआईएसले बन्धक बनाएका अन्य जना टर्कीका नागरिकहरूलाई मुक्त गर्ने प्रयास भइरहेको अधिकार कर्मीहरूले बताएका छन् यता भारतका अधिकार अधिकारीहरूले जना भन्दा बढ़ी भारतीय नर्स र चालिस भन्दा बढ़ी अन्य मुलुकका नागरिकलाई आइएसआइएसले नियन्त्रणमा लिएको बताएका छन् मोसुल तिर्किट र उत्तर पश्चिमी अरू केही सहर विद्रोहीले नियन्त्रणमा लिएपछि दस लाख भन्दा बढ़ी इराकी विस्थापित बनेका छन् प्यालेस्टाइनसँग बढ़दो विवादका बीच इजरायलले गाजापट्टी क्षेत्रमा अतिरिक्त सुरक्षा बल परिचालन गरेको छ इजरायलको पश्चिमी तट क्षेत्रमा ती इजरायली किशोरको हत्या भएको विषयलाई लिएर सर्कीको विवादले त्यहाँ हिंसाको रूप लिएको छ इजरायली सेनाले प्यालेस्टाइनले एक युवकको हत्या गरेपछि विवादले उग्र उग्र रूप लिएको अधिकारीहरूको भनाइ छ इजरायली सेनाले गाजा क्षेत्रबाट प्यालेस्टाइनी उग्रवादीहरूले रकेट हमला सारे राखेकाले आफूले त्यस क्षेत्रमा सैन्य शक्ति बढ़ाएको बताएको छ इजरायली सेनाले यो कतम विवाद बढ़ाउन नभई आफ्नो सुरक्षाका लागि चालिएको दावी गरेको छ यसअघि हिजो इजरायली सेनाले गाजा क्षेत्रमा हवाई हमला गरेको थियो जसमा भन्दा बढ़ी व्यक्ति घाइते भएका थिए र अन्तमा खेल समाचार विश्वकप फुटबलको क्वार्टर फाइनल चरणका खेलहरू आजदेखि शुरू हुँदैछ पहिलो खेलमा आज राति पाउने दस बजे ब्राजिल र दस बजे जर्मनी र फ्रान्स तथा राति पौने दुई बजे आयोजक राष्ट्र ब्राजिल र कोलम्बिया भिड्नेछन् त्यस्तै भोलि अर्जेन्टिना र बेल्जियम तथा नेदरल्याण्ड र कोस्टारिका भिड्ने भएका छन् यसैबीच अर्जेन्टिनी मिडफिल्डर मार्कोस रोजोले विश्वकपमा भोलि बेल्जियम विरूद्ध हुने क्वार्टर फाइनलमा गुमाउने भएका छन् उनले स्विजरल्याण्ड विरूद्ध अन्तिम सोह्रको खेलमा यल्लो कार्ड पाएका थिए साँझ पाँच बजीको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा एमालेको स्थायी कमिटिको बैठक सम्पन्न महाधिवेशन स्थल बाहिर भएको घटनाका दोषीलाई कार्यवाही गर्ने निर्णय अस्ट्रेलिया सरकारद्वारा नेपाल भारत र बंगलादेशमा सञ्चालन हुने गरी कृषि अनुसन्धान कार्यक्रम शुरू नेपाल विद्युत प्राधिकरणद्वारा भोलिदेखि लोड सेडिङ घटाउने लामखुट्टेको लार्वा खोजेर नष्ट गरेर अभियान सम्बन्धी एक दिने गोष्ठी रत्नगरमा सम्पन्न बर्दिया राष्ट्रिय कुञ्ज मध्यवर्ती क्षेत्रमा एउटा बाघ मृत अवस्थामा फेला प्यालेस्टाइनसँग बढ्दो विवादका बीच इजरायलद्वारा गाजापट्टी क्षेत्रमा अतिरिक्त सुरक्षा बल परिचालन आफ्नो सुरक्षाका लागि कदम चालेको दावी र विश्वकप फुटबलको क्वार्टर फाइनल चरणका खेलहरू आजदेखि शुरू हुँदै जर्मनी र फ्रान्स तथा ब्राजिल र कोलम्बिया फिर्ने हवस् त साँझ पाँच बजीको अर्पण बुलेटिन सकियो अनि कार्याल र सुजिता हमाल विदा हुन्छौ नमस्कार यस अर्पण बुलेटिनको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथ बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा